काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा डुबायो पापी मायाले डुबायो पापी मायाले डुबायो पापी मायाले डुबौला प्रीत भन्थे डुबायो पापी मायाले डुबौला प्रीतमा भन्थे डुबायो पापी मायाले नमस्कार म हुँ गायक प्रमोद खरेल तपाईँ अहिले सुन्दै हुनुहुन्छ हामी सबैको मन मनको आवाज यो सामुदायिक रेडियो उत्तर गङ्गा एफएम एक सय दुई मेगा हर्ज दुई मेगा हर्ज दुई मेगा हर्ज संसारी माया विचित्र मरेर के पोलान्छ नगर बिर्थै लोभी मन छोडेर थैको धन आखिर एक पेट खानु छ हाँसी खुसी जिउनु छ अधर्म कहिले नसोच्नु सके पुण्य कमाउनु अधर्म कहिले नसोच्नु सके पुण्य कमाउनु दिए दिनुहोस् खुसी मलाई दिए दिनुहोस् मार दिए दिनुहोस् खुसी मलाई दिए दिनुहोस् मार तर सबैको भलाइमा लागिरहन्छु लगातार एउटा बेग्लै संसार हो एउटा बेग्लै संसार अनि अर्को एउटा एक्लै संसार हो त्यो एक्लै संसारमा जन्मेको मान्छे राम्बी साम सादाको तर्फबाट सबै सबैलाई नमस्कार र साथमा तिलक ओलीको पनि हो यति बेला संसार आफ्नै गतिमा चलिरहेको छ संसारका सारा मान्छेहरू आफ्नै काममा व्यस्तको व्यस्तै छन् हो व्यस्तको व्यस्तै कोही केही गर्नमा व्यस्त कोही केही गर्नमा व्यस्त जे भए पनि सबैजना आफ्नै स्वार्थ पुरा गर्नमा व्यस्त आकाशमा जुन्न तारा आफ्नै पारामा चम्किरहेका छन् नदी पनि आफ्नै गतिमा बगिरहेको छ हावा पनि मन्द मन्द गतिमा बहिरहेको छ यो व्यस्त संसारभित्रबाट म पनि आफ्नो व्यस्तता जाहिर गर्नको लागि पच्चिसै अन बुद्ध जयन्ती चण्डी पूर्णिमा अर्को एउटा नयाँ प्रस्तुतिको साथमा केवल हजुरको लागि कार्यक्रमलाई निरन्तरता दिन आइपुगेको छु आज सकेसम्म हजुरहरूकै व्यक्तिमानका कुरा हुनेछन् सकेसम्म हजुरहरूकै व्यक्तिमानका कुरा हुनेछन् भन्दिनामा हजुरका चाहना पुरा हुनेछन् भन्दिनामा हजुरका चाहना पुरा हुनेछन् सकेसम्म हजुरहरूकै व्यक्तिमा कुरा हुनेछन् कसै नसैको त जीवनमा कै मेल खाला कसै न जीवनमा कै मेल खाला कतिका चाहना पुरा त कतिका अधुरा हुनेछन् दिना हजुरका चाहना पुरा हुनेछन् सकेसम्म हजुरकै भित्री मनका कुरा हुनेछन् संसारी माया विचित्र मरेर के पोला माया प्रेम र जीवन यी तिनवटैको सम्मिश्रण रेडियो कार्यक्रम मध्येको एउटा त्यस्तो आनाका तान रेडियो कार्यक्रम केवल हजुरको लागि हजुरहरूकै व्यक्ति मनलाई आधार आय हजुरहरूकै भित्र कुरा गर्न प्रयत्न गर्ने एउटा त्यस्तो रेडियो कार्यक्रम आउने गर्छ हरेक बुधबार राति सौवा नौ बजे अर्थात् यसै समयमा हजुरहरूकै पियो radio station radio Uttarganga FM एक सय दुई मेगार्जी अनि अनलाइन प्रसारण radio Uttarganga dot ORG dot एनपीबाट संसारभर एकैसाथ माया प्रेम र जीवन यी तिनवटा विषयमा केन्द्रित रहेर करिब चालिस चालिस मिनटसम्म भए पनि मनलाई विहाल बनाउनु र वास्तविकतालाई भावुक तरिकाद्वारा प्रस्तुत गर्नु यो कार्यक्रमको विशेषता हो म भने यताबाट कुनै एउटा विषयमा केन्द्रित एउटा पात्र भएर एकहोरो भाविहाल हुने गर्छु र हजुरहरू म नै भएर सुन्नुपर्ने हुन्छ मतलब म बोल्छु र हजुरहरू पनि बोलिरहेको म नै हुँ भन्ने तरिकाले सुन्नुपर्ने हुन्छ गएको श्रृङ्खला प्रेम सम्बन्धित थियो र आजको श्रृङ्खला पनि प्रेमसँग नै सम्बन्धित रहनेछ त्यसो त आजको यस श्रृङ्खलामा प्रेम जीवनमा रमाइरहेकाहरूको व्यक्ति मनको कुरा गर्न प्रयत्न गर्नेछौँ हेरौँ कहाँसम्म सफल हुन्छु कत्तिको हजुरहरूको व्यक्ति मनको कुरा गर्न सक्छु त्यो त हजुरहरू नै मूल्याङ्कन गर्नुहोला होला क्यार म एउटा प्रेमी भएर बोल्ने प्रयत्न गर्नेछु र हजुरहरूले पनि आफ्नो मान्छेलाई सम्झेर नै सुन्नुहोला यो मेरो विनम्रता आग्रह कार्यक्रम सम्बन्धी यति जानकारी गराएपछि अब पनि आजको विषयवस्तुतिर मोडिन चाहन्छु गाडिएर बसेकी छेउ मनमा मेरो गाडिएर बसेकी छेउ मनमा मेरो हरेक श्वास प्रश्वास अनि धटकानमा मेरो हरेक श्वास प्रश्वास अनि धटकानमा मेरो गाडिएर बसेकी छेउ मनमा मेरो तिमी भएको छ र मलाई माया गर्ने तिमी भएको छ र मलाई माया गर्ने तिम्रै हुन त ईश्वरले दिएका हुन् जन्म मेरो गाडिएर बसेकी छेउ मनमा मेरो हरेक श्वास प्रश्वास अनि धटकनमा मेरो रातको समय हो आकाशमा जुनले सूर्यको प्रकाशलाई परावर्तन गरेर पृथ्वीतिर पठाइरहेको थियो त्यसो त पृथ्वी झलमल्ल देखिरहेको थियो रात एकदम सुनसान थियो त्यही सुनसान रातमा उनी र म प्रेम भन्ने चिजमा रमाइरहेका थियौँ संसारै भुलेर केवल उनी र म अनेकन प्रकारका कुरा गर्ने गर्थ्यौँ कुरा गर्ने प्रसङ्गमा मैले भने पृथ्वीमा सबै मान्छेहरू जन्मान्छन् अनि अनिवार्य एक दिन मर्छन् यो जन्मने र मर्ने प्रक्रिया हिजो पनि चल्यो आज पनि चलिरहेको छ भोलि पनि चल्छ होला नै हो यो जन्मने क्रममा म पनि केही वर्ष अघि यो धरतीमा आइपुगेँ थाहा छैन अरू किन जन्मिए र किन मर्छन् तर म भने तिम्रै लागि जन्मिएको हुँ र तिम्रै काखमा मर्ने हो तिमी विश्वास गर या नगर म त तिम्रै लागि जन्मिएको हुँ तिम्रै काखमा मर्ने हो मेरो जन्म दैवले नै तिम्री हुन भनेर मात्र दिएका हुन् यदिमा तिम्रो नहुनु भन्ने थियो भने सायद मेरो जन्म नै हुने थिएन होला भन्दा पनि हुने थिएन त्यसो त तिमीलाई एउटा आग्रह गर्छु मलाई माया गर किनकि तिमी र म तिम्रो हुन भन्ने लेखिएको छ हामीलाई माथिबाट नै दैवले जोडी मिलाएर पठाएका हुन् म यो कुरामा तिमीलाई विश्वस्त पार्न चाहन्छु कि जीवनका हरेक पल पल अनि कदम कदमहरूमा तिमी बाहेकहरूलाई रोज्दै रोज्दिनमा बस रोज्दै रोज्दिन मैले ती बोले त्यसपछि उनले भनिन् हेर न कतिको आफू मात्र माया गर्छु होला जस्तो गरेको मेरो मन मेरो जीवन मेरो बाँच्ने आधार नै हजुर हो हजुर हुनुहुन्छ म छु र हजुर हुनुहुन्न म पनि छैन मेरो भित्री मन मेरो भित्री आत्माले पनि हजुरलाई मात्र चाहन्छ यस्तै धेरै भन्दै थिइन् उनीले त्यसपछि मैले उनीलाई आफ्नो छातीमा टाँसेर भने हेर न ऊ त्यो जुन रिसाएको छ त्यसपछि उनले भनेन् किन मैले भने आ यति पनि थाहा छैन तिमी मेरो छातीमा भएको देखेर क्या कस्तो नबुझेको <laughs> अनि उनी केही बोल्न नसकेर मेरी छातीमा टाँसिरहन् केही बेर पछि ए मेरो हजुर सुन्नु न जुन नभएको रात कस्तो हुन्छ उनीले भनिन् मैले झटपट भने अन्धकारमय किन र फेरि प्रश्न जोडेँ फेरि उनीले भनिन् हो त्यस्तै अन्धकारमय हुन्छ हजुर बिनाको यो मेरो जिन्दगी त्यसैले मलाई बिर्सिदेऊ भनेर कहिल्यै नभन्नु है त्यसपछि मैले भने हेर न कति शङ्का गर्न जानेको मेरो नजरमा तिमी बाहेक अरू बस्ने ठाउँ नै छैन मैले बोल्ने प्रत्येक शब्द शब्दमा तिम्रो नाम मैले फेर्ने हरेक श्वास प्रसादमा प्रसासमा तिमी कसरी भन्न सक्छु बिर्स भनेर यति मैले भनेपछि उनले गुमाउरो पारमा भनिन् जसरी मन्दिर बिनाको गजुरको अर्थ हुँदैन नि हो त्यस्तै हजुर बिनाको पनि मेरो अर्थ हुँदै छ हुँदैन केही अर्थ छैन मेरो जीवनको अर्को नाम भनेकै हजुर हो साह्रै भावुक तरिकाले उनले यस्तै बोलेपछि यिनै सबै उनका विश्वासिला कुरालाई आधार बनाएर मैले भने हो प्रियसी यसरी नै मलाई सधैँभरि माया गर तिम्रो हुन भनेर मात्र ईश्वरले यो मेरो जन्म दिएका हुन् फेरि तिमी बाहेक मेरो आफ्नो को छ र दुनियाँमा सबै स्वार्थी छन् मेरो भलो चाहने तिमी बाहेक कोही छैन सबैले मेरो बर्बादी चाहन्छन् त्यसैले प्रियसी मलाई माया गर बस मलाई गा माया गर प्रियसी तिम्रै हुन भनेर ईश्वरले दिएका हुन् यो जन्म अरू कुनै छोरा प्रियसी बस अरूको नै छोरा प्रियसी तिमी बाहेक सबै उनको लागि जे पनि गर्न तयार छु उनको लागि जे पनि गर्न तयार छु आफ्नो ज्यानलाई धरौटीमा धर्न तयार छु आफ्नो ज्यानलाई धरौटीमा धर्न तयार छु उनको लागि जे पनि गर्न तयार छु जसरी हुन्छ त्यसरी मेरै बनाउँछु जसरी हुन्छ त्यसरी मेरै बनाउँछु मर भन्छन् भन्ने भने उनले मर्न तयार छु उनको लागि जे पनि गर्न तयार छु आफ्नो ज्यानलाई धरौटीमा धर्न तयार छु मर भन्छन् भने उनले मर्न तयार छु ए भोलिबाट त जेठ पनि लाग्दैछ अब वर्षायाम पनि सुरु हुने बेला भयो क्या र जता ततै होसुले गपक्क ढाक्ने बेला दिउँसै पनि अँध्यारो लाग्ने सेतो बादल कालो बादल आज हाम्रो भाषामा भन्दा कुहिरोले वनपाकाहरू ओगेटेर ढाक्ने समय जति बेला न त वरि देखिन्छ न त पारी नै अन्धकारमय जस्तो न त त्यो कुहिरोलाई हातले फटाएर हुन्छ न त अरू केही गरेर नै हो त्यस्तै कुहिरोले वनपाखा ढाके जस्तै मेरा दुई आँखा पनि ढाकेको छ पिरती भन्ने चिजले अन्यासै अन्जानमै फसियो पिरतीमा हुन त मेरो आमा बाबाले दाजु दिदीले भन्ने गर्नुहुन्थ्यो यो अवस्था पत्नी लेख्ने हो प्रेम गर्ने होइन तर हुँदो रहेनछ माया प्रेम भन्ने फरक रहेछ म प्रेम गर्छु र गर्दिनँ भनेर हुँदो रहेनछ प्राकृतिक पर भन्न पनि रुचाउँछु म यो प्रेमलाई त जति बेला आउन पनि सके हातले छेक्न पनि नमिल्ने नाइज भनेर यस्तै रहेछ यो प्रेम पनि आजभोलि तो लाग्न थालेको छ कि बरु प्रेम गर भनेर भन्दा पनि यसरी प्रेम गर भनेर भन्दा अलि राम्रो होला कि यो सबैमा अनिवार्य छ त्यसो त आजभोलि पिरतीमा छु रमाइरहेको छु जसरी सियोभित्र दागो उनिन्छ त्यस्तै मैले पनि यो ज्यान यो प्राणलाई उनेको छु पिरतीमा थाहा छैन कतै चुडिने हो कि चुडियोस् भनेर त मैले यसो गरेको होइन तर यो जीवनको के नै भर्छ र जति बेला पनि जे पनि हुनसक्छ जति पटक यो मुटु धड्किन्छ नि हो त्यति नै पटक उनकै एकैछिन कहीँ कतै गए पनि मन साह्रै पोलेर आउँछ जे गर्ने जस्तो गर्दा पनि खालि झजलको उनकै मात्र माया उनकै मात्र याद न त पत्न मन लाग्छ न त काम गर्न नै उनी मेरो आँखाको छाया जस्तै भएकी छन् आजभोलि औ आँखैको छायालाई मर्नै परे मरौँला बरु म छोड्दिनँ मायालाई बस छोड्दिनँ मायालाई हे पहिरोले ढाके झै बन पाखा ढाके तिने ढाक्यो दुई आँखैको छायालाई मर्नै परे good कष्ट सधैँ बाँच्ने आँट गरौँला सानो दुःख कष्ट सधैँ बाँच्ने आँट गरौँला सानो जे पाइन्छ वनमा त्यहीले पेट भरौँला सानो जे पाइन्छ वनमा त्यहीले पेट ला सानो दुःख कष्ट सधैँ बाँच्ने आँट गराउनु के छ र मरिलाँदा सेतो कात्रो सिभाए के छ र मरिलाँदा सेतो कात्रो सिभाए सँगै बाँचौँला अनि सँगै मरौँला सानो दुःख दुःख कष्ट सधैँ बाँच्ने आँट गरौँला सानो जे पाइन्छ बानमा त्यहीले पेट भरौँला सानो सँगै बाँचौँला अनि सँगसँगै मरौँला सानो ईर्ष्या गर्छ दुनियाँ डहा गर्छ दुनियाँ हाम्रो प्रेमप्रति किन हामीलाई छुटकरा छैन डर र तरासमा रहेर प्रेम गर्नुपर्ने नाना थरीका भए भरेका कुरा चलाउँछ दुनियाँ मन परेको मान्छेसँग बोल्न नहुने भेट्न नहुने कतै बोलेको देखेमा हल्ला मचै हाल्नुपर्ने हाम्रो माया नै यस्तै हो कि दुनियाँ नै यस्तै हो यदि म गलत छैन भने म यो भन्न सक्छु कि दुनियाँ नै गलत हो किनकि किनकि हामीले प्रेम गर्दा दुनियाँलाई कुनै प्रकारको नोक्सान हुँदैन यदि घाटा हुन्छ भने भन्दुनिया के घाटा भयो र घाटाको बदेला के लिन चाहन्छस् मबाट सबै एकमुष्ट रूपमा बुझाउन नसके पनि किस्ता किस्तामा बुझाउन सक्छु दुनियाँलाई नोक्सानी बनाउने के नै काम गरेका छौँ र हामीले मैले यो भन्दै गर्दा लाग्न सक्छ यो त मायामा पागल नै भएछ तर मलाई लाग्दैन कि कसैलाई धेरै माया गर्दा पागल होइन्छ कि त मलाई यो प्रश्नको उत्तर दिनुहोस् कि माया बिना संसार चल्न सक्छ भनेर यति गर्छु दुनियाँका कुरा अब आफ्नै कुरा गर्छु ए काली सुन न <laughs> हाम्रो माया यो समाजमा सह्य भएन सुहाएन हाम्रो जोडी यो समाजलाई अब त समाजसँग होटबाजी गर्नुभन्दा पनि जाउँ इड नभई डाँडा काटेर कसैले नभेट्ने ठाउँमा जहाँ तिमी र म चाहे जति मायामा रमाउन सकौँ कसैले देख्ने छैन अनि कसैले छेक्ने छैन पनि सारा संसार नै एकतिर भएर हामीलाई अलग्याएको छ भाग्य हेर्ने ज्योतिषी त होइन म भाग्यमानी हुँ कि अभागी त्यो त म जान्दिनँ तर तिम्रो साथ पाएपछि म आफूले आफूलाई भाग्यमानी ठान्नेछु तिमी मेरो लागि र म तिम्रो लागि मात्र यति थाहा छ मलाई ए मन्द मन्द गतिमा बहने हावा निरन्तरगामी यात्रामा रहेको नदी तिमीहरू नै भन त्यस्तो ठाउँ कहाँ छ जहाँ उनी र म मात्रै हुन सकौँ कसैले थाहा नपाओस् र डाहा नगरोस् <laughs> सुन न काली के को चिन्ता लिन्छु केही पिर नगर जहाँ जाउँला जे हुन्छ त्यही खाउँला दुई दिन बाँचे पनि सँगै बाँचौँला मर्नै परे पनि सँगै मरौँला खोली बगर जहाँ पुगौँला त्यहीँ आगो फुगौँला पिरै नगर बस पिरै नगर हाम्रो माया के गरौँ त हजुर समय चतुर भएपछि समयको गाडी नै हाम्रो के नै चल्छ र यदि बोल्छु अब भने हामी कार्यक्रमको आखिरमा आइसकेका छौँ त्यसो त आजलाई जानुपर्छ आजको कार्यक्रममा प्रेम जीवनमा रमाइरहेकाहरूको भित्री मनको कुरा गर्न प्रयत्न गरेँ थाहा छैन कहाँसम्म सफल भएँ हजुरहरूको भित्री मनको कुरा गर्न कहाँसम्म सकेँ त्यो त हजुरहरूलाई नै थाहा होला क्या र हवस् यति बेलासम्म रेडियो उत्तर गङ्गा फेम एक सय दुई मेगाआरजी र अनलाइन प्रसारण radio Uttar Ganga dot ORG dot एनपीमा सुन्दै हामी सँगै रहेर बा बिहाल हुने हजुरहरूलाई धन्यवादका शब्द बोल्न चाहन्छु अनि धन्यवाद छ प्रविधि कक्षमा रहेर मसँगै भावुक हुने तिलक ओलीजीलाई कार्यक्रमको लागि पैँतालिस मिनटको समय उपलब्ध गराएर सहयोग गर्ने रेडियो उत्तरगङ्गालाई पनि धन्यवादका शब्द बोल्न कहाँ छुटाउन सक्छु र त्यसपछि धन्यवादका शब्द बोल्न चाहन्छु यस कार्यक्रमका प्रायोजकहरूलाई यस कार्यक्रमलाई प्रायोजक गर्नेहरूको नाम कर्मस्वरूपमा बागेश्वरी कम्प्युटर इन्स्टिच्युट यो इन्स्टिच्युट खलङ्गाको माथिल्लो बजार मिडिया चोक नजिकै रहेको छ जहाँ विभिन्न कोर्समा कम्प्युटर पढाइन्छ र साथै इङ्ग्लिस ल्याङ्ग्वेज पनि पढाइन्छ आज बढी जानकारी लिन चाहनुहुन्छ भने त्यहाँका म्यानेजिङ डाइरेक्टर कस्तुप नेपालीको मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न बहत्तरी शून्य उनासत्तरीमा फोन गरेर बुझ्न सक्नुहुन्छ अनि त्यस्तै गरी अर्को प्रायोजक बागमती टेलर्स यो टेलर्स खलङ्गा बजारको शहीद मैदानभन्दा अलि पर पातो खोला जाने बाटोको बायाँ साइडमा रहेको छ जहाँ सबै प्रकारका सिलाइ सम्बन्धी काम गरिनुका साथै सिलाइ सम्बन्धी तालिम पनि दिइन्छ यहाँ त्यहाँका ललित सिन्हाको मोबाइल नम्बर अन्ठानब्बे एक पैँसठी सन्ताउन्न तिन सय बाइसमा फोन गरेर पनि बुझ्न सक्नुहुन्छ अनि त्यस्तै गरी अर्को प्रायोजक रुकुमबाट प्रकाशित एकमात्र समाचार प्रदान पत्रिका आ संसार साप्ताहिक विभिन्न विज्ञापन र समाचार छाप्नु परेमा सम्झनुहोला जसको लागि सम्पादक मेघराज खड्काको मोबाइल नम्बर सन्तानब्बे चार पचासी एघार सात सय छमा फोन गर्न सक्नुहुन्छ अनि त्यस्तै गरी अर्को प्रायोजक राप्ती अफसेट प्रेस जहाँ विभिन्न किसिमका पत्र पत्रिका शुभकामना कार्ड विवाह कार्ड लगायत सम्पूर्ण किसिमका छपाई गरिनुका साथै lamination photocopy screen print computer typing तथा प्रिन्ट नाइलन छाप प्रिङ्क छाप डेस्कटप सम्बन्धी सबै काम गरिन्छ त्यस्तै गरी कान्तिपुर पत्रिका गोर्खा पत्रिका हिमाल पत्रिका नेपाल पत्रिका काठमाडौँ पत्रिका साप्ताहिक पत्रिका युवा मञ्च पत्रिका शिक्षक पत्रिका सबै प्रकारका पत्रिकाहरू पाइनुका साथै कक्षा एकदेखि बिएडसम्मका पुस्तकहरू पाइन्छन् अन्य सेवा सुविधाका लागि शून्य अठासी पाँच तिस शून्य तिरासीमा फोन गरेर बुझ्न सक्नुहुन्छ अनि त्यस्तै गरी अर्को प्रायोजक प्रकृति डिजिटल फोटो स्टुडियो यो स्टुडियो ख खलङ्गा बजार कालिका मन्दिरको ठिक अगाडि रहेको छ यस स्टुडियोमा फोटो सम्बन्धी सम्पूर्ण काम गर्नुका साथमा फोन फ्याक्स इमेल इन्टरनेटको व्यवस्था छ अन्य विस्तृत जानकारीका लागि चन्द्र कुँवरलाई शून्य अठासी पाँच तिस एक सय एकसट्ठीमा सिधै सम्पर्क गरेर बुझ्न सक्नुहुन्छ हुन्छ अब त जानुपर्ने हुन्छ अर्को हप्ता नयाँ प्रस्तुतिद्वारा हजुरहरूको भित्री मनको कुरा गर्न प्रयत्न गर्न आउनेछु त्यति बेला नै भेटौँला आजलाई म हजुरहरूकै भित्री मनको कुरा गर्न प्रयत्न गर्ने बा बिहाल मान्छे राम्बी साम साधक जान्छु जाँदा जाँदै चाहेमा सकिन्छ ठुला ठुला महल किन्न हजुर चाहेमा सकिन्छ ठुला ठुला महल किन्न हजुर जीवनभर अर्कैको खुट्टामा हिँड्न हजुर दाम कमाइन्छ नाम कमाइन्छ सबै थोक पाइन्छ दाम कमाइन्छ नाम कमाइन्छ सबै थोक पाइन्छ परन्तु परन्तु मन परेको मान्छे पाउन सकिन्न हजुर परन्तु मन परेको मान्छे पाउन सकिन्न हजुर नमस्कार अर्को हप्ता भेटौँला हुँदैन र फुलै संसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार ताराको आँखामा ताडै संसार झुल्किन्छ है छाया